अरू सन्धि सम्झौता पनि पुनरावलोकन गर्ने सहमति भएको छ संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिले गठन गरेको उपसमिति संविधान सभा बाहिर रहेका दलहरूलाई संविधान निर्माणमा सहभागी गराउन वार्ता शुरू गर्दैछ आनन्द प्रसाद ढुङ्गानाको संयोजकत्वमा गठन भएको उपसमितिले मञ्च शब्द संघीय लिम्बुवान राज्य परिषदसँग वार्ता गर्न लागेको छ त्यसका लागि उपसमिति अन्तर्गतको वार्ता टोली इलाम पुगेको छ आज बिहान एघार बजे इलामको चियाबारी कटेजमा वार्ता हुने परिषदका इलाम जिल्ला अध्यक्ष डम्बर लेम्बुले जानकारी दिनुभयो उपसमितिले नेकपा माओवादी लगायतका अरू राजनैतिक दलसँग पनि वार्ता गर्ने भएको छ मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले पूर्वका नौ जिल्लालाई स्वायत्त राज्य बनाउनुपर्ने माग राखेर आन्दोलन गर्दै आएको छ व्यवस्थापिका संसदको बैठक आज बस्दैछ दिउँसो संविधान सभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा विभिन्न विधेयकहरू पेश हुनेछन् यसअघि व्यवस्थापिका संसदको बैठकमा प्रस्तुत विधेयक छलफलका लागि पेश हुने र नयाँ विधेयक पनि प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ यसअघि स्थानीय स्वायत्त शासन निजामती सेवा र राष्ट्रिय युवा परिषद सम्बन्धी तीन विधेयक पनि प्रस्तुत भइसकेका छन् विनियोजन विधेयकमाथिको छलफलमा ढिलाइ भएपछि नियमित विधेयकमा छलफल नलागेको हो संसदको बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ विषादी कम प्रयोग गरेर पनि तरकारीबाट राम्रो उत्पादन लिन सकिने भएकाले यसतर्फ ध्यान दिन कृषि विज्ञले किसानहरूसँग आग्रह गरेका छन् विज्ञहरूका अनुसार खेतबारीको तयारी गर्ने बेलादेखि नै प्राङ्गारिक मलको प्रयोग बढाउँदै जाने हो भने विषादीको कम प्रयोगबाटै धेरै तरकारी उत्पादन लिन सकिन्छ सरकारले ठाउँ ठाउँमा सञ्चालन गर्ने गरेको कृषक पाठशालामा पनि प्राङ्गारिक तरकारी खेतीबारे जानकारी दिने गरिएको कृषि विकास मन्त्रालयले जनाएको छ मन्त्रालयका सहप्रवक्ता टेक प्रसाद लुइटेलका अनुसार नजिकको कृषि विकास कार्यालयमा सम्पर्क गरेर प्राङ्गारिक मलको प्रयोग र जैविक विषादी बनाउने तरिका बारे जानकारी लिन सकिन्छ गाई भैँसीको पिसाब गोठे मल तितेपाती असुरु बनमारा लगायतका झारबाट प्राङ्गारिक मल र जैविक विषादी तयार पार्न सकिने तरकारी विज्ञ अरूण काफ्लेले बताउनुभयो बेर्ना लगाएदेखि नै हेरचाह पुर्याउन सकेमा रासायनिक मल र विषादी प्रयोग नगरिकन पनि तरकारीको उत्पादन बढाउन सकिने उहाँको भनाइ छ केही दिनदेखि सरकारले बढी विषादी प्रयोग गरिएका तरकारीको बिक्री वितरणमा कडाई गर्दै आएको छ आज पैँसठौं हलो क्रान्ति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ तत्कालीन जहानिया राणा शासन विरुद्ध लमजुङ दुरा डाँडाका ब्राह्मणहरूले दुई हजार छ साल साउन एघार गते सामूहिक रूपमा हलजोति सामाजिक क्रान्तिको उद्घोष गरेका थिए पण्डित तोयानाथ अधिकारीको अगुवाईमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी मुखिया हरिभक्त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 चितवन जिल्लाको आजको अधिकतम तापक्रम छत्तीस डिग्री सेल्सियस र न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज दिउँसो केही बेर घाम लागे तापनि बेलुका भने पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसमी रिसोप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम यस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो विदेशका समाचार इजरायल चौबिस घण्टा युद्ध विराम गर्न सहमत भएको छ संयुक्त राष्ट्र संघको स्वीकार्दै इजरायलले चौबिस घण्टाका लागि युद्ध विराम गरेको हो तर प्यालेस्टाइन लडाकु संगठन हमासले पालना नगरे आफ्नो सेनाले पनि आक्रमण गर्ने इजरायलले स्पष्ट पारेको छ हमासले भने थप आक्रमणको तयारीका लागि इजरायल युद्ध विराम गरेको भन्दै इजरायली सेनाले गाजा नछोड्दासम्म र विस्थापितले घर फर्कने अनुमति नपाउँदासम्म युद्धविराम अस्वीकार गरेको छ बाह्र घण्टाको युद्धविराम सके लगतै हमासले तीनवटा छोटो र दुईवटा लामो दूरीका रकेट इजरायलमा प्रहार गरेको छ बीस दिनमा इजरायलले गरेको आक्रमणमा एक भन्दा धेरै प्यालेस्टाइनी नागरिकको ज्यान गएको छ हमासको आक्रमणमा जना इजरायली मारिएका छन् खेल समाचार भारत र इङ्ल्याण्ड बीचको तेस्रो इन्भेस्टर कप टेस्ट क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ नेपाली समयअनुसार अपरान्न पाउने चार बजेबाट खेल सुरु हुनेछ भारत महेन्द्र सिंह धोनीको कप्तानीमा हुँदा इङ्ल्याण्ड एलिस्टर कुकको नेतृत्वमा हुनेछ पाँचवटा टेस्ट क्रिकेटको श्रृङ्खलामा भारत एक शून्यले अगाडि रहेको छ पहिलो टेस्ट बराबरीमा टुङ्गिएको थियो भने दोस्रो टेस्ट भारतले एक रनले आफ्नो पक्षमा पारेको थियो अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक भारतीय विदेश मन्त्री सुषमा स्वराज दुई दिने नेपाल भ्रमण सकेर आज स्वदेश फर्कदै नेपाल र भारतबीच उन्नाइस सय पचासको शान्ति मैत्री सहितका सन्धि सम्झौता पुनरावलोकन गर्ने सहमति संविधान सभा बाहिर रहेका दलहरूलाई संविधान निर्माणमा सहभागी गराउन वार्ता शुरू संसदको आजको बैठकमा विभिन्न विधेयक पेश हुने इजरायलद्वारा चौबिस घण्टे युद्धविराम युद्धविराम हमासले पालना नगरे आफ्नो सेनाले पनि आक्रमण गर्ने स्पष्टोक्ति र भारत र इङ्ल्याण्ड बीचको तेस्रो टेस्ट क्रिकेट आजदेखि सुरु हुँदै त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन